हुनुपर्नेमा रेग्मीको जोड़ थियो नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राज्य शक्तिको प्रयोग गरेर भए पनि संविधान सभाको निर्वाचन गराउने बताउनु भएको छ निर्वाचनको विरोधमा रहेका दलहरूप्रति लक्षित गर्दै उपाध्यक्ष गौतमले कुनै पनि हालतमा मंगिर चार गते निर्वाचन हुने बताउनु भएको छ पूर्वी चितवनको वीरेन्द्रनगरमा आज आयोजित कृषिका प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उहाँले विरोधी दलहरूलाई अन्तिम समयसम्म पनि आग्रह गर्ने र सहमतिमा नआए राज्य शक्तिको प्रयोग गरेर चुनाव गराउने बताउनु भएको छ उपाध्यक्ष गौतमले चुनाव हुन नदिने विरोधी दलहरू जनतामा नाङ्गिने चेतावनी समेत दिनु भएको छ चुनाव हुन दिन्न भन्नु मानवाधिकारको हनन हुने समेत उहाँको भनाइ रहेको थियो त्यो समय मंगिर चार गते निर्वाचन हुने भन्दै उहाँले चुनाव नभए देश असफल हुने बताउनु भएको छ निर्वाचन हुने वातावरण बन्दै गएको छ नेता गौतमले भन्नुभयो सरकार राजनैतिक दल नागरिक मिलेर निर्वाचन सफल बनाउनु पर्छ दोस्रो संविधान सभाको निर्वाचनमा एमाले पहिलो पार्टीको रूपमा उदाउने दावी उहाँको रहेको रहेको छ भारतबाट अवैध रूपमा सामान लिएर आएको एउटा ट्रकलाई मकनपुरको रातो माटीमा मंगलबार राति नियन्त्रणमा लिएको छ धेरै जसो सामान भन्सार छलेर ल्याएको सूचनाको आधारमा प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको हो भारतको रक्सौलबाट काठमाडौँ लैसान लागिएको ना दुई ख तीन सात नौ एक नम्बरको ट्रकलाई सामानसहित नियन्त्रणमा लिएको प्रमुख जिल्लाधिकारी एकनारायण अर्यालले जानकारी दिनुभएको छ सिल गरिएको ट्रकमा अवैध रूपमा भित्राएका कपडाहरू रहेको पाइएको छ ट्रकलाई आन्तरिक राजस्व कार्यालय पथलैयामा पठाइएको छ इजिप्टमा राष्ट्रपति मोहम्मद मोर्सीको विरुद्धमा गरिएको प्रदर्शन झनै चर्किएर गएको छ प्रदर्शनमा सत्ताधारी र विपक्षी पक्षबीच झडप हुँदा सातजना मारिएका छन् मोहम्मद मोर्सीले सत्ता छोड्नुपर्ने मागसहित गरिएको प्रदर्शनको आज तेस्रो दिनमा पनि हजारौं प्रदर्शनकारीको सहभागिता रहेको छ विपक्षले मोर्सीलाई पद छोड्नका लागि समय दिएको थियो तर दिएको समय पूरा भएकाले उनीहरूले प्रदर्शन गरेका हुन् मोर्सीले सेनालाई दिएको अडचालिस घण्टे अल्टिमेटम पनि खारेज गरेको छ साथै राष्ट्रपतिले सेनालाई आफ्नो अल्टिमेटम फिर्ता दिन भनेका छन् मोर्सीका अनुसार आफू जनताद्वारा चुनिएको राष्ट्रपति भएकाले वैधानिकतालाई चुनौती दिन नसक्ने बताउनु भएको छ साथै राष्ट्रपति मोर्सीले विपक्षी समूहलाई विचार विमर्शको लागि बोलाए पनि उनीहरूको तर्फबाट कुनै सहयोग नआएको बताउनु भएको छ र England and Wales cricket board इसिबीले पाकिस्तानका क्रिकेट खेलाडी दानिस केनेरियालाई आजीवन प्रतिबन्ध विरुद्ध गरेको अपिल खारेज गरेको छ इसिबीका अध्यक्ष गेल्स कलाक्टे केनेरियाले आफ्नो वरिष्ठता र अन्तर्राष्ट्रिय अनुभव युवा र कमजोर खेलाडीलाई भ्रष्ट बनाउन सहयोग गरेकाले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 हुनुहुन्छ तपाईँलाई मनपर्ने कुनै पनि हिन्दी नेपाली फिल्म आधुनिक पप र लोकगीत सुन्न चाहनुहुन्छ भने डायल गर्नुहोस् शून्य छेपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छेपन्न पाँच त्रिसठी तिन सय तेत्तिस छेउ सानो यो पागल आइन तर पाइदेऊ सानो तिमी बिना मर्छु तिमीलाई पनि थाहा छ नि तिमी बिना मर्छु छातीमा हात राखेर भन्दैछु ए सानो तिमीलाई माया गर्छु उजेकै छेउ सानो यो पागल आइना तर पाइदेऊ सानो तिमी बिना मर्छु तिमलाई पनि थाहा छ नि तिमी बिना मर्छु छातीमा हात राखेर भन्दैछु ए सानो तिमीलाई माया गर्छु भानभरि छु ए सानो तिमीलाई माया गर्छु बिना मर्छु तिमलाई पनि थाहा छ नि तिमी बिना मर्छु हात राखेर भन्दैछु ए सानो तिमीलाई माया गर्छु जे जे छन् सबै भइदेऊ तिमी बिना मर्छु तिमलाई पनि थाहा छ नि तिमी बिना मर्छु छातीमा हात राखेर भन्दैछु ए सानो तिमलाई माया गर्छु छातीमा हात राखेर भन्दैछु ए सानो तिमलाई माया गर्छु सबै